Thank you. कोठामा घम्नलाई हत पत्ता उठिँदैन कोठामा घम्नलाई भतिजीले मोटे अङ्कल भन्न थालि मलाई बिहान बिहानै उठ भन्न त भन्छ नमा बिहान बिहानै उठ लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्ट ए लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्टा अल्छी गर्ने बानी मेरो मिठो मिठो खानी अल्छी गर्ने बानी मेरो मिठो मिठो खानी लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्ट लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्ट लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्ट माइतीको सर्नै पर्ने भयो त्यसैले त चिल्लो पिरो बार्नै पर्ने भयो बिहान बिहानै उठ भन्न त भन्छिनामा बिहान बिहानै उठ लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्ट ए लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्टा अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा मलाई देख्दा पिता हुन्थी सुबेदारकी छोरी मलाई देख्दा पिता हुन्थी सुबेदारकी छोरी यहाँले बुढी सुहाएन भन्छ आजल मरी बिहान बिहानै उठ ए भन्न त भन्छ बिहान बिहानै उठा लायो बुढी पुट्टा ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा ए लायो बुढी पुट्टा मेरो लायो बुढी पुट्टा घर कालिनी मान्न थाले दिक्क आज भोलि घर कालिनी मान्न थाले दिक्क डबल बेडको पलङ हजुर मलाई मात्रै ठिक्क बिहान बिहानै उठ छोरी भन्न त मान्छे नामा बिहान बिहानै ओठा लायो भुडी पुट्टा मेरो लायो भुडी पुट्टा ए लायो भुडी पुट्टा मेरो लायो भुडी पुट्टा अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने ए लायो भुडी पुट्टा मेरो लायो भुडी पुट्टा ए लायो भुडी पुट्टा मेरो लायो भुडी पुट्टा ए लायो भुडी पुट्टा मेरो लायो भुडी पुट्टा सुकुटी रक्सी खाने पानी परेपछि सुकुटी र रक्सी खाने पानी परेपछि घरै बस्न मन लाउँदैन पानी परेपछि बिहान बिहानै उठ भन्न त नमा बिहान बिहानै उठ लायो बुढी पुट्ट मेरो लायो बुढी पुट्ट ए लायो भुडी पुट्ट मेरो लायो बुढी पुट्ट अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने अल्छी गर्ने बानी मेरो मिठो मिठो खाने ए लायो लायो भोडी पुट्टा ए लायो भोडी पुट्टा मेरो लायो भोडी पुट्टा ए लायो भोडी पुट्टा मेरो लायो भोडी पुट्टा